पाँच मेगा हार्ज र यो कार्यक्रम आधुनिक यात्रा अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ तिनै सुमधुर चर्चित आधुनिक गीत सङ्गीतहरूको साथमा कार्यक्रम आधुनिक यात्रा लिएर तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज बुधबार यो श्रृङ्खला हो र आजको श्रृङ्खलामा रहेर मैले तपाईँको लागि निकै नै चर्चित आवाजहरू जुन आवाज नेपाली सुगम सङ्गीतको फाटमा निकै नै चर्चामा रहेका थिए तपाईँले निकै नै मन पराउनु भएको थियो तिनै चर्चित आवाजहरू आज पनि तपाईँकै लागि लिएर आइसकेको छु र यति बेला प्रविधि कक्षीबाट साथ दिइराख्नु भएको छ प्राविधिक मित्र विष्णुले अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा कार्यक्रम आधुनिक यात्राको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगर्स ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com log in गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी आजको यो श्रृङ्खलामा मैले तपाईँलाई निकै नै मनपर्ने खालका कहीँ न कहीँबाट तपाईँको जिन्दगीलाई पनि सोएका ए निकै नै चर्चित आवाजहरू लिएर उपस्थित भइसकेको छु र कार्यक्रम आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु निकै नै चर्चित गायक निकै नै कर्णप्रिय स्वरका धनी गायक स्वरूपराज आचार्यले सुमधुर स्वर दिनुभएको एउटा निकै नै चर्चित गीत छ जिन्दगीकै सवाल हुन्छ सुकुमाया भित्र हाम्रो जिंदगी की सवाल था जो खुआ भी क्या हमें भेट्ने छुट्ने कथा जस्तो होइन चलचित्र जिंदगी जिन्दगीकै सवाल हुन्छ भित्र हम भेट्ने छुट्ने कथा जस्तो होइन चलचित्र हम भोली त्यसै देखो रानी भोली तू कैसो प्यारा तू तो भवानी आ गई बाटा बाटो लगा आ गई बाटा बाटो लगा எல்லாரும் கண் கட்லாய் யுகம் காட்டி தாப்பனி தாப்பனி திரே பனி காட்டி தாப்பனி தாப்பனி திரே பனி காட்டி ये विश्वास न परेरा दिया घुल पर सभले ये विश्वास न परेरा दिया ধারে পাগল বাতো লাগা Thank you. को घाउबाट बाहिर मात्रै हुन्छ बिछोडको घाउले त कलेजी नै छुन्छ बिछोडको घाउले त कलेजी नै छुन्छ एउटा बाघ मेटाउन दस हुनुपर्छ भने एउटा बाजु मेटाउन जिन्दगी केही के सवाल उठा चोखुआ भित्र सवाल हुन्छ चुखु मायाभित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो होइन चलचित्र हाम्रो पक्कै पनि मायालाई कसैले पनि मजाकको रूपमा बनाउनु हुँदैन यसले कसैको जिन्दगी सुपार्न सक्छ कसैको जिन्दगी बिगार्न सक्छ सबै मायाको हातमा छ त्यसैले आफ्नो मायालाई तपाईँले कहिल्यै पनि धोका नदिनुहोस् नराम्रो रूप त्यो मायाले नदियोस् तपाईँलाई शुभकामना छ तपाईँको माया फलोस् फुलोस् र यति बेला तपाईँ आधुनिक यात्राको श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जमा र आधुनिक यात्राको श्रृङ्खलामा रहेर विशेष गरी यस्तै चर्चित आवाजहरू जुन आवाज तपाईँलाई निकै नै मनपर्छ जुन आवाजले कहीँ न कहीँबाट तपाईँको जिन्दगीलाई पनि छोएको छ तपाईँलाई पनि यी गीत सङ्गीत सुन्दाखेरि कहीँ न कहीँ कुनै कुनै दिनको सम्झनाले जस्काउन सक्छ यी गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि अर्को एउटा चर्चित आवाज नै तपाईँको माझमा राख्न चाहन्छु निकै नै मनमा स्पर्शी छ आवाज तपाईँलाई निकै नै सुन्छ यो आवाजले सायद यति बेला राख्छु आधुनिक यात्राको यो श्रृङ्खलामा हाम्रो सानो घर थियो हाम्रो सानो घर थियो एकर काको भर थियो हो हाम्रो सानो घर थियो एकर काको भर थियो त्यही भयो जिन्दगी थियो जुन कुराको दर थियो हाम्रो सानो घर थियो उड्यो चङ्गा उड्यो कहाँ पुग्यो होला धागो चुड्यो चङ्गा उड्यो कहाँ पुग्यो होला घर थियो गल्ती धेरै कसको भयो कुन्नी थाहा छैन गल्ती धेरै कसको भयो सानो घर थियो त्यही भयो जिन्दगीमा जुन कुराको डर थियो निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र तपाईँले आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै आउनुभएको छ हरेक हप्ताको सोमबार बुधबार र शुक्रबार आज बुधबार यो श्रृङ्खला हो श्रृङ्खला जुन कुनै भए पनि हामी आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर विशेष गरी तपाईँकै जिन्दगीसँग नजिक रहेका तपाईँ हाम्रै भोगाए तपाईँ हाम्रै परिवेशलाई निकै नै नजिकबाट निहालेका निकै नै नजिकबाट समेटिएका तिनै कर्णप्रिय आवाजहरू प्रस्तुत गर्ने गर्छौँ र आज पनि ती त्यस्तै आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ त्यसो त आधुनिक यात्रा निकै नै पुराना पुराना आवाजहरू जुन आवाजले वास्तवमै नेपाली गीत सङ्गीतको इतिहास नेपाली सुगम सङ्गीतको आजको यो इतिहासलाई यहाँसम्म ल्याइपुर्याएको छ तिनै पुराना पुराना आवाजहरू तिनै अजर अमर आवाजहरू तपाईँको माझमा पनि प्रस्तुत गर्ने गर्छौँ तपाईँले निकै नै नयाँ नयाँ भर्खरै बजारमा आएका गीत सङ्गीत तपाईँको माझमा राख्छौँ त कहिले यस्तै खालका गीत सङ्गीत जुन गीत सङ्गीत केही समय अगाडि बजारमा आएका हुन् तर निकै नै चर्चामा रहेका थिए आजको यो श्रृङ्खलामा मैले यिनै चर्चित आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु जुन आवाज केही समय अगाडि मात्रै बजारमा निकै नै चर्चामा रहेको थियो र यति बेला फेरि पनि अर्को एउटा चर्चित आवाजलाई नै तपाईँको माझमा जोड्न चाहन्छु नेपाली सुगम सङ्गीतको फाटमा भर्खरै पदार्पण गर्नुभएको छ गायक राज सिगदेल यति बेला उनै कर्णप्रिय स्वरका धनी गायक राज सिगदेलले आवाज दिनुभएको एउटा निकै नै मिठो गीत तपाईँको माझमा राख्छु उजितेर गई यहारेर गई नतिजा आफैतिर साप मप म प सा म ग म सा ग सा नि सा प नि सा ग हे रगई यहाँ रे रगई नतीजा आफै तिर पारेर गई उजितेर गई या हरेर नतिजा आफै आफैतिर पारेर गई हिजो निम्तादी बाँच्न दिलमा हिजो तादी बस्न दिलमा आज काँडे तरले बारेर गई उजितेर गई यहरेर गई नतिजा आफैतिर पारेर गई जितको एउटा फुल्थ्यो बगैँचामा जितको एउटा फुल्थ्यो बगैँचामा आकाशबाट सिना छारेर गई आकाशबाट सिना छरेर गए बाँच्दै त थिए घायल नै भए पनि मुस्कानको छुरा रोपी मारेर गई उजितेर गई या हरेर गई नतिजा आफैतिर पारेर गए तिमको भुल्यो मेरो मनमा रोपेर प्रेमको फुल्यो मेरो मनमा हुर्काई अन्तै सारेर गई हुर्काई अन्तै सारे दुखी मनको ढोका उभारी उभोली भन्दै टारेर गई उजितेर गई यहरेर गई नतिजा आफैतिर पारेर गई उजितेर गई यहरेर जितेर गई हारेर गई नतिजा आफैतिर पारेर गई निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो बाज मेगाहर्जमा र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी यस्तै आवाजहरू तपाईँको माझमा राख्छौँ जुन नेपाली आधुनिक गीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका छन् र आज पनि तपाईँको माझमा यस्तै चर्चित आवाजहरू प्रस्तुत गरिराखेका छौँ र आधुनिक यात्राको आजको यो श्रृङ्खलाको हामी लगभग अन्त अन्त पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा पनि माग्नुपर्छ यति जेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खला सुनेर भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com log in गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्म प्रविधि कक्षमा रहेर मलाई साथ दिनुभएको थियो प्राविधिक मित्र विष्णु विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार एक सय चार थोप्लो पाँच मेगा हर्ट